बैठकले पार्टीको साङ्गठनिक संरचना तय गर्नुका साथै विभिन्न समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेछ एक पचास सदस्य केन्द्रीय समितिको बैठकको महत्वपूर्ण समय पदाधिकारी चयन र साङ्गठनिक संरचना कस्तो बनाउने भन्नेमा केन्द्रित हुनेछ पदाधिकारी बैठकले भने केन्द्रीय समिति सदस्य संख्या तीन सय बनाउने निर्णय गरेको छ रिक्त रहेका सचिवको सदस्य र उपाध्यक्ष कसलाई बनाउने भन्ने विवाद पनि सुल्झिएको छैन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष दुई बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तिनै जनाले आफू अनुकूलका मान्छे मनोनयन गर्ने तयारी गर्दा निर्णय हुन नसकेको हो बैठकले पार्टीका नवप्रवेशीलाई कस्तो कस्तो र कति जिम्मेवारी दिने स्थायी समिति पोलिट ब्युरो र विभिन्न विभागलाई पूर्णता दिने विषयमा पनि टुङ्गो गर्नेछ नेकपा माओवादीले नेपाल र भारतका गृह सचिव स्तरीय वार्तामा भएका सहमतिको विरोध गरेको छ उसले सहमतिका केही प्रावधान राष्ट्रहित विपरीत भएको उक्त पार्टीले जनाएको छ उसले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभाग र पनौतीमा प्रहरी प्रतिष्ठान निर्माण गरी त्यसको जिम्मेवारी भारतलाई दिने सहमति गरेको भन्दै माओवादीले आपत्ति जनाएको छ माओवादी अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा राष्ट्रहित विपरीत भएका यस प्रकारका निर्णयहरू तत्काल खारिजको माग गरिएको छ अध्यागमन आधुनिकीकरणको नाममा दिने विषयमा गरिएको सहमति राष्ट्रिय सुरक्षा संवेदनशीलताको दृष्टिले अत्यन्तै गम्भीर र आपत्तिजनक रहेको छ भन्दै वैद्यले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल गर्न अखिल क्रान्तिकारी र त्रिवी पदाधिकारी बीच भएको बैठक बिना निष्कर्ष टुङ्गिएको छलफलका क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जन अनुपस्थित भएपछि बैठक निष्कर्षमा पुग्न नसकेको अखिल क्रान्तिकारीले जनाएको छ अब त्रिवीका पदाधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् जेठ तेइस गति हुने भनिएको सोभि निर्वाचन स्थगित भएपछि अखिल क्रान्तिकारीले चाँडो मिति तोक्न त्रिवीलाई दबाव दिँदै आएको छ निर्वाचनको मिति नियुक्ति घोषणा गर्न नसकेको भन्दै क्रान्तिकारीले तिर्वी पदाधिकारीको राजीनामा माग गरेका हुन् राष्ट्रिय मध्य समाजवादी रा... पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले चार दल नयाँ राजाको रूपमा उदाएको टिप्पणी गर्नुभएको छ राजतन्त्रको अन्त्य भए पनि नयाँ नयाँ राजाको जन्म भएको भन्दै उहाँले चार दलको सिन्डिकेट नतोडेसम्म जनताको अधिकार प्राप्त नहुने जिकिर गर्नु भएको छ सरलाईको लालबन्दीमा आज भएको पार्टी कार्यक्रममा भण्डारीले थ्रेसोल र सभासदको संख्या घटाउँदा संविधान चाहे नै समुदायलाई घाटा पर्ने तर्क दिनुभएको छ जुनसुकै समुदायका व्यक्ति भए पनि संविधान सभामा प्रतिनिधित्व गरेर आफ्नो आवाज राख्न पाउनु परेमा थ्रेसोल बाधक बन्ने उहाँको भनाइ थियो एघार बुधे सहमति र पच्चिस बुधे बाधा अड्का फुका आदेश जारी गर्ने समयमा राष्ट्रपतिले अरू दललाई एक वचन नसोधेकोमा उहाँको गुनासो थियो प्रहरीले कपिलवस्तुबाट दुर्लभ कस्तुरीको नाभिसहित एक भारतीयलाई पक्राउ गरेको छ बहादुरगंज बजारमा अचेत अवस्थामा फेला परेका भारत बस्तीका पचपन्न वर्षीय चन्द्रप्रसाद उपाध्यायलाई भने उपचारार्थ शिवराज अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ झोलाभित्र प्लास्टिकको बट्टामा लुकाइराखेको अवस्थामा पचास ग्रामको कस्तुरीको नाभि फेला परेको र उक्त नाभि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ यसैबीच भारतीय सशस्त्र सीमा बल एसएसबीले लागु औषध सहित आज दुईजना नेपालीलाई सीमावर्ती रुपैयाँबाट पक्राउ गरेको छ नेपालगंजबाट आज बिहान रिक्सामा सीमावर्ती रूपैडातर्फ जाँदै गरेको रुकुम सिरिगाउँ तिनका त्रिसठी वर्षीय मनहरी लाल गौतम र छिङ तिनका एकतिस वर्षीय राम गुरुङलाई चार किलो सात सय तिस ग्राम लागु औषध अफिमसहित एसएसबीको रूपैयाँमा रहेको सातौँ ओटालियनले पक्रेको हो आपसी विवाद समाधानको लागि दुई छिमेकी उत्तर कोरिया र दक्षिण कोरिया बीचको वार्ता शुरू भएको छ दुई कोरियाको सीमा क्षेत्रमा पनि पानमुनजोम इलाकामा वार्ता सुरु भएको बिबिसीले जनाएको छ वार्तामा दुई देश बीचको संयुक्त औद्योगिक क्षेत्र केसिङ सञ्चालनका विषयमा छलफल हुनेछ दुई वर्षको अवधिपछि दुई कोरिया बीच सरकारी स्तरमा वार्ता भएको हो गत बिहिबार मात्र संयुक्त औद्योगिक क्षेत्रको विषयमा वार्ता गर्ने उत्तर कोरिया र दक्षिण कोरिया तयार भएका थिए सहमति भएमा दुई देश बीच अवरुद्ध हटलाइन सेवा फेरि सुरु गर्ने उत्तरी कोरियाले संकेत गरेको छ गत फेब्रुअरीमा बढेको तनाव यस वार्तासँगै कम हुने अपेक्षा गरिएको छ र स्विजरल्यान्डको लौसनमा भएको चौथो डब्लु डब्लुटिएफ विश्व पारा तेक्वान्दोमा नेपालका यादव कुमारले काश्य पदक जितेका छन् अडसठी केजी तौल समूहमा भाग लिएका